को नै कहाँ मिल थोड़ा यहाँ चोखो मुटु छोटो प्रेमको मापनी खोजे को नै कहाँ मिल थोड़ा यहाँ चो बजारमा पनि मासुमा डुबेर त बाँचेको छु तिमी बाँच्न सक्दैनौ नौरा किनारमा पनि तिमी बाँच्न सक्दैनौ नौरा कहा माया तिमीले दिएको त्यो पहिलो माया पहिलेका यादहरू आँसु बनाई पिराछु पनि कति बाचाहरू अहिले सपना बनाए समझी राजो हो खोजे को नै कहाँ को खाने थियो तिमी माया मायाको खानी थियो तिमी तिमीसँग मसँग पनि त मुटु तिमीले मागेकै थियो आज बिछोड गराइ गयौ তোরা ইয়াহা চোখ মুটু झुटो प्रेमको मा पनि मासुमा डुबेर त बाँचेको छु तिमी बाँच्न सक्दैनौ घरमा पनि तिमी बाँच्न सक्दैनौ नौरा किनारमा पनि खोजेको नै कहाँ